हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गए मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्जा सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा कृषि तथा युवा रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी थोक्लो तिन मेगार्समा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज नगर प्रेम जिउँदो हुनुपर्छ भने नगर प्रेम जिउँदो हुनुपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने नगर प्रेम जिउँदो हुनुपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने राम सीताकै जोडी किन बन्नु फेरि राम सीताकै जोडी किन बन्नु फेरि बाह्र वर्षसम्म वनवास हुनुपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने सम्बन्धको हत्कडी बनाइन्छ किन सम्बन्धको हत्कडी बनाइन्छ किन भरोसा र आत्मविश्वास हुन हुनपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने आज सँगै भएर के गर्नु यार बोली आज सँगै भएर के गर्नु यार भोलि छुट्टिएर धरती आकाश हुनुपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने फसाउने प्रयास नगर सङ्ग्रामीलाई फसाउने प्रयास नगर सङ्ग्रामीलाई अरे मायामा सर्वनाश हुनपर्छ भने नगर प्रेम जिउँदो लास हुनपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने तिमी पारु म देवदास हुनुपर्छ भने प्रत्येक सङ्ग्रामीको यही गजल सँगसँगै नमस्कार अनि गजलीय अभिवादन कार्यक्रम गजल फुन्जको पर्खाइमा बस्नुभएका देशदेखि विदेशसम्म रेडियो साझा आवाज अठासी दशमलव तिन मेघार्ज र इन्टरनेटको माध्यमबाट नवीन संसार सुनेर बस्नुभएका तमाम तमाम मेरा गजलीय मनहरूलाई आजको यो नूतन बहत्तरौँ श्रृङ्खलामा हार्दिक हार्दिक स्वागत गर्दछौँ रेडियो साझा आवाजबाट प्राविधिक मित्र विक्रम र अनलाइन रेडियो नवीन संसारबाट प्रकाश विवास खाँडका सँगै गजल माली तपाईँकै भाइ छोरो साथी एसपी माथवर उपस्थित भइसकेका छौँ हामी गजल पुञ्ज तपाईँले रेडियो साझ आवाज अठासी दशमलव तिन मेघाजबाट राप्ती र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुन्छ भने अनलाइन रेडियो नवीन संसार मार्फत विश्वभर श्रवण गर्दै हुनुहुन्छ होला नेपाली गजल विकास र उत्थानका निम्ति एउटा पृथक कार्यक्रम अनुजदेखि आग्रासम्मका स्रष्टाहरूलाई महान सम्मान गर्ने कार्यक्रम गजलपुञ्ज हो यो हामीले केही सातादेखि स्रष्टा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ सोही अनुरूप पनि आज हामीले एकजना स्रष्टालाई लिएर आएका छौँ तिनै स्रष्टाका गजलहरू वाचन गर्नेछौँ आजको विषयमा हामीले उहाँका गजलहरू के कस्ता छन् को हुनुहुन्छ त आजको हाम्रो स्रष्टा विशेषमा ज जसले अनुमान गर्नुभएको छैन हामीले केही क्षणपछि उहाँका रचनाहरू लिएर आउने नै छौँ त्यसपूर्व आजको गजल पुञ्जको दैलो खान चाहन्छु यो साङ्गीतिक गजलबाट जसमा स्वर रहेको छ विष्णु भट्टको भने शब्द रूपक वनवासीको सङ्गीत विष्णु भट्टकै रहेको छ भए पनि अलग हामी थोरै प्यार बचे जस्तो भए पनि अलग हामी थोरै प्यार बचे जस्तो जस्तो खरानीमा अलिकति अङ्गार बचे जस्तो जस्तो खरानीमा अलिकति अङ्गार बचे जस्तो आउनुहोस् यही साङ्गीतिक गजलबाट आजको गजल फुन्जको दैलो गाह्रो पनि अलग हामी थोरै प्यार बचे जस्तो भए पनि अलग हामी थोरै प्यार बचे जस्तो जस्तो माली कति अङ्गार बचे जस्तो जस्तो माली कति अङ्गार बचे जस्तो भए पनि अलग हामी थोरै प्यार बचे जस्तो भए पनि अलग हामी प्यार बसी जस्तो भए ऋतुहरू नजर नजरबाट लाग्छ बर्खा बचे जस्तो असार बसे जस्तो लाग्छ बर्खा बचे जस्तो असार बचे जस्तो जस्तो खरानीमा अली कति अङ्गार बचे जस्तो भए पनि अलग हामी थोरै प्यार बचे जस्तो जस्तो मेरो भागमा मदिराको इनार बचे जस्तो जस्तो खरानीमा अलिकति अङ्गार बचे जस्तो भए पनि अलग हामी थोरै प्यार बचे जस्तो सोसी हेर्दा जिन्दगीमा सफल भएन पिरतीमा सोची हेर्दा जिन्दगीमा लाग्छ किन आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा भर्खरको वसाइमा तपाईँले श्रवण गर्नुभयो विष्णु भट्टको स्वर र सङ्गीतमा रूपक वनवासीको शब्दमा भए पनि अलग हामी थोरै प्यार बचे जस्तो जस्तो खरानीमा अलिकति अङ्घार बचे जस्तो यही साङ्गीतिक गजल यो हामीले श्रवण गऱ्यौँ यही साङ्गीतिक गजलपछि आजको स्रष्टा विशेषका सर्जक हुनुहुन्छ त उहाँका रचनाहरू के कस्ता छन् यो विषयमा हामीले अगाडि सार्नेछौँ आजको विषयमा म गएको साता दैलेखमा थिएँ भने यो साता दाङमा झरेको छ आजको विषयमा सर्जक हुनुहुन्छ स्रष्टा विशेषका प्रतीक सङ्ग्रामी हुनुहुन्छ दुई हजार सडचालिस साल माघ दस गते बुधबारका दिन जन्मनु भएका प्रत्येक सङ्ग्रामीले धेरैभन्दा धेरै गजलहरू कोरिसक्नु भएको छ धेरै उहाँका कृतिहरू प्रकाशित भइसकेका छन् तुलसीपुर उपमहानगरपालिका उन्नाइस दाङ सङ्ग्रामका प्रतीक सङ्ग्रामी हाल युएईमा हुनुहुन्छ बुबा तुलसी रोका छेत्री र आमा स्वर्गीय पानसरी रोका छेत्रीको उहाँ सन्तान हुनुहुन्छ आउनुहोस् यो विषयमा प्रतीक सङ्ग्रामीको यो गजल वाचन गरौँ गीत उसैको अनि सङ्गीत उसैको किन हुन्छ बार बार जित उसैको गीत उसैको अनि सङ्गीत उसैको किन हुन्छ बार बार जित उसैको बाटो बाटोमा भेटिन्छन् भगवान् बाटो बाटोमा भेटिन्छन् भगवान् पुरानो उसैको धेरै प्रोहित उसैको किन हुन्छ बार बार जित उसैको वेदनाको कथा त मसँग नै थियो वेदनाको कथा त मसँग नै थियो तितो भो बनावटी अतितो हो किन हुन्छ बार बार जितो सहीको किन हो कुन्नी धोकेबाज हुँदा हुँदै किन हो कुन्नी धोकेबाज हुँदा हुँदै साँचो देखिन्छ माया प्रित सहीको किन हुन्छ बार बार जित सहीको सङ्ग्रामीको नाममा दब्बा लागेर नै सङ्ग्रामीको नाममा धब्बा लागेर नै हुन्छ यहाँ कहानी चर्चित उसैको गीत उसैको अनि सङ्गीत उसैको किन हुन्छ बार बार जित उसैको अह आदरणीय गजल मनहरू यो विषयमा वाचन गरे प्रतीक सङ्ग्रामीको गजल उहाँ तुलसीपुर उपमहानगरपालिका उन्नाइस दाङ सक्रामका मित्र हुनुहुन्छ आजको विषयमा हामीले यिनै श्रेष्ठका गजलहरू वाचन गर्नेछौँ स्रष्टा विशेषमा रहेर अह आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ प्रतीक सङ्ग्रामीको अत्यन्तै मिठो नि दमदार गजल गीत उसैको अनि सङ्गीत उसैको किन हुन्छ बार बार जित उसैको सबै थोक अर्कैको भएपछि जितहरू अर्कैको भएपछि आफ्नो भागमा हारहरू मात्रै परेको कुरा गर्दै हुनुहुन्थ्यो वसैमा प्रत्येक सङ्ग्रामीका गजलहरू वाचन गरिरहेका छौँ आजको वसैमा यो वसैमा म पुनः अर्को प्रत्येक सङ्ग्रामीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु स्वदेश गर्न सक्छु म विदेश गर्न सक्छु स्वदेश गर्न सक्छु म विदेश गर्न सक्छु र यत्तिकै जिन्दगीलाई शेष गर्न सक्छु नजरको तिरले गोली धेरै नहान माया नजरको तिरले गोली धेरै नहान माया चाहे भने तिम्रो नाममा केस गर्न सक्छु र यत्तिकै जिन्दगीलाई शेष गर्न सक्छु मान्छे बदल्ने कुरा गर्छन् जहाँ म त्यहीँ मान्छे बदल्ने कुरा गर्छन् जहाँ म त्यहीँ भविष्य वर्तमानमै समावेश गर्न सक्छु र यत्तिकै जिन्दगीलाई शेष गर्न सक्छु मायाको परिभाषा नसोध बिन्ती मलाई मायाको परिभाषा नसोध बिन्ती मलाई दिल जलेको नमुना पनि पेस गर्न सक्छु स्वदेश गर्न सक्छु म विदेश गर्न सक्छु र यत्तिकै जिन्दगीलाई शेष गर्न सक्छु आदरणीय गजल मनहरू यो बसाइमा हामीले वाचन गऱ्यौँ प्रत्येक सङ्ग्रामीको अत्यन्तको मिठो गजल देश गर्न सक्छु म विदेश गर्न सक्छु र यो जिन्दगीलाई यत्तिकै शेष गर्न सक्छु अत्यन्तै मिठो गजल श्रवण गरियो वसैमा प्रतीक सङ्ग्रामीका रुचिका विषयहरू अत्यन्तै रहेका छन् गीत गजल सुन्ने गीत गजलहरू लेख्ने साथै नयाँ नयाँ साथीहरू बनाउने नयाँ नयाँ ठाउँको भ्रमण गर्ने आदि आदि उहाँका रुचिका विषयहरूमा पर्दछन् उहाँका प्रकाशित कृतिहरूमा सामुद्रिक छल्का सामूहिक त्यसै गरी सामूहिक गजल सङ्ग्रह शुभारम्भ सामूहिक गजल सङ्ग्रह मोदीका चापहरू रहेका छन् त्यसै गरी संयुक्त मुक्तक सङ्ग्रह कोसेलीमा पनि उहाँका मुक्तकहरू छापिएका छन् उहाँको एउटा प्रकाशोन्मुख सङ्ग्रह पनि रहेको छ सङ्ग्रामी गजल सङ्ग्रह भन्ने उहाँको प्रकाशोन्मुख गजल सङ्ग्रह रहेको छ भने सङ्ग्रामी गजल एल्बम पनि उहाँको प्रकाशोन्मुख रहेको छ त्यसै गरी आधुनिक गीत एल्बम पनि उहाँको प्रकाशोन्मुखमा रहेको छ हामीले केही छोटो जानकारी दियौँ व्यवसायमा प्रतीक सङ्ग्रामीको बारेमा व्यवसायमा प्रतीक सङ्ग्रामीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु छर्कनुसम्म तेल पेट्रोल हाल्नु छ छर्कनुसम्म तेल पेट्रोल हाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ छर्कनुसम्म तेल पेट्रोल हाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ कलममा आक्रोशको बारुद भरेर कलममा आक्रोशको बारुद भरेर एटम बम जस्ता शब्द निकाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ शब्दार्थले आमाको इज्जत ढाकेर शब्दार्थले आमाको इज्जत ढाकेर वाक्यले ममताको चोली टाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ भत्काएर दरबार साहित्य सिर्जनाले भत्काएर दरबार साहित्य सिर्जनाले देशद्रोही भ्रष्टको सरकार ढाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ वेदना क्षेर मेरा नमेटाइदे प्रभु वेदना क्षेर मेरा नमेटाइदे प्रभु यही बेचेर मैले तेरा भक्त पाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ धरती फटाएर वायुमण्डल हल्लाएर धरती फटाएर वायुमण्डल हल्लाएर मायाको बस्तीमा चाहँद खसाल्नु छ एटम बम जस्ता शब्द निकाल्नु छ भाषिक शुद्धताले शैली र नम्रताले भाषिक शुद्धताले शैली र नम्रताले ढुङ्गाभन्दा कठोर दिल पगाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ ब्रह्माण्डलाई आफ्नै शिरमा राखेर ब्रह्माण्डलाई आफ्नै शिरमा राखेर हत्केलाले दुनियाँ संसार उचाल्नु छ छर्कनु छ माटी तेल पेट्रोल हाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ मैले गीत गजलमा आगो बाल्नु छ आदरणीय गजल मनोरी वसैमा वाचन गरे प्रतीक सङ्ग्रामीकै गजल आजको वसैमा हामी स्रष्टा विशेषमा रहेर प्रतीक सङ्ग्रामीका गजलहरू वाचन गरिरहेका छौँ अत्यन्तै मिठा अनि बेजोड दमदार गजलहरू वाचन गरिरहेका छौँ वसैमा वसैमा हामी एउटा साङ्गीतिक गजल सुन्छौँ प्रत्यक्ष गायन गरिएको शब्द हुन् हुकुम ठिमा मगर धड्कनका शब्दमा विष्णु भट्टको स्वर र सङ्गीतमा हिजोसम्म थियो जिन्दगी ठिकठाक जस्तो आज भत्ताभुङ्ग भयो चिताको राग जस्तो यही साङ्गीतिक गजल हो Allah. जस्तो लाग्छ केही लुटे जस्तो लाग्छ यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल जफा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझावाज अठासी दशमलव तिन मेगा र तपाईँ हामीलाई इन्टरनेटका माध्यमबाट रोल्पा जिल्लाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत विश्वभर सुनिरहनु भएको छ तपाईँले हामीलाई अनलाइन मार्फत सुन्नको लागि हाम्रो पात्रमा गएर अनलाइन रेडियो नवीन संसार भनेर खोज्नुहोला त्यहाँबाट सुन्न सक्नुहुन्छ त्यसै गरी तपाईँले आज हामीलाई सुन्न छुट्नुभयो भनेदेखि केही छेडपछि हामीले युट्युब च्यानल राप्ती आवाजमा यो अहिलेको श्रृङ्खला अपलोड गर्नेछौँ त्यहाँबाट पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ र तपाईँले राप्ती आवाजलाई सब्सक्राइब गर्न पनि सक्नुहुन्छ आदरणीय गजल मनोहर यो छोटो जानकारीपछि व्यवसायमा आजका श्रेष्ठ विशेष देशका श्रेष्ठ प्रत्येक सङ्ग्रामीका गजल होला घाडी सार्छु बसैमा बसैमा म वाचन गर्न चाहन्छु प्रत्येक सङ्ग्रामीको यो गजल एउटै आगो दुवै ठाउँ बलेपछि रोएँ उसको दियो मेरो मन जलेपछि रोएँ निष्ठुरीको सपनाको महल भन्दाखेरि निष्ठुरीको सपनाको महल भन्दाखेरि मेरो सामान्य झुपडी नै ढाले पछि रोएँ उसको दियो मेरो मन जले पछि रोएँ गन्तव्यमा पुग्न साह्रै दौड्नु पर्ने थियो गन्तव्यमा पुग्न साह्रै दौड्नु पर्ने थियो हिँड्दा हिँड्दै जिन्दगी गलै पछि रोएँ उसको दियो मेरो मन जले पछि रोएँ मायाको खेती गर्दा मनको बगैँचामा मायाको खेती गर्दा मनको बगैँचामा घिर्ण जहर बनी फलेपछि रोएँ उसको दियो मेरो मन जलेपछि रोएँ एकाएक सङ्ग्रामीको संसार उडाउन एकाएक सङ्ग्रामीको संसार उडाउन विपत्तिको आधीहुरी चलेपछि रहे एउटै आगो दुवै ठाउँ बलेपछि रोएँ एउटै आगो दुवै ठाउँ बलेपछि रोएँ उसको दियो मेरो मन जलेपछि रोएँ उसको दियो मेरो मन जलेपछि रोएँ अह आदरणीय गजल मनहरू व्यवसायमा वाचन गऱ्यौँ प्रत्येक सङ्ग्रामीको अत्यन्तै मिठो नि दमदार गजल अत्यन्तै मार्मिक शब्दहरूले भरिपूर्ण थिए व्यवसायमा कारुणिक शब्दहरू वाचन गरे प्रत्येक सङ्ग्रामीको एउटै आगो दुवै ठाउँ बलेपछि रोएँ उसको दियो मेरो मन जलेपछि रोएँ अत्यन्तै मिठा शब्दहरूमा अत्यन्तै लयात्मक शब्दहरूमा गजलहरू कोर्नुहुन्छ प्रतीक सङ्ग्रामीले आजको स्रष्टा विशेषमा रहेर हामीले प्रतीक सङ्ग्रामीलाई अगाडि सारिरहेका छौँ यसैमा म पुनः आजका स्रष्टा विशेषका स्रष्टा प्रतीक सङ्ग्रामीको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जित्न खेलमै हारेर जिउन सिकेको छु जित्न खेलमै हारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु जित्न खेलमै हारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु धार गएको बेला आफै सान लगाउँदै धार गएको बेला आफै सान लगाउँदै जिन्दगी नै तिखारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु चाहिँदैन भो कोही टालो हाल्ने मान्छे चाहिँदैन भो कोही टालो हाल्ने मान्छे जवानीलाई उधारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु आफ्नै मर्जीको मालिक वर्तमान भई आफ्नै मर्जीको मालिक वर्तमान भई भविष्य माया मारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु मलमपट्टि नगरी आफ्नै घाउहरूलाई मलमपट्टि नगरी आफ्नै घाउहरूलाई चट्टानसँग बजारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु आफैले आफ्नो चिता जलाउन आफै आफैले आफ्नो चिता जलाउन आफै काठ दाउरा थुपारेर जिउन सिकेको छु जित्न खेलमै हारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु आदरणीय गजल मनहरू व्यवसायमा बाँच्ने गरेँ अत्यन्तै बेजोड परिस्थिति व्यवसायमा अगाडि सारेँ हजुरहरूको निम्ति जित्न खेलमै हारेर जिउन सिकेको छु मैले मृत्यु स्वीकारेर जिउन सिकेको छु अत्यन्तै खुङ्खार शब्दहरू लेख्नुहुन्छ प्रत्येक सङ्ग्रामीले आफ्ना गजलहरूमा र लयात्मक उस्तै राख्नुहुन्छ आफ्ना गजलहरूमा लयमा ढाल्ने शब्दहरूमा खेल्न निपुण मान्छे प्रत्येक सङ्ग्रामीका गजलहरू वाचन गरिरहेका छौँ आजको बसाइमा स्रष्टा विशेषका स्रष्टा प्रत्येक सङ्ग्रामीको आजको श्रृङ्खलामा अत्यन्तै मिठो एकदम चर्चित उहाँको गजल हामीले कार्यक्रमको आखिरीमा वाचन गर्नेछौँ कृपया कार्यक्रम पुरै सुनेर साथ दिनुहोला व्यवसायमा एउटा प्रत्येक सङ्ग्रामीको गजलमा मेरो आवाजले स्पर्श गर्छ त्यसपछि हामी एउटा पुनः साङ्गीतिक गजल श्रवण गर्नेछौँ यो गजल वाचनपछि श्रवण गर्नेछौँ यसैमा प्रत्येक सङ्ग्रामीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तिमी राम्रो छेउ तिम्रो बानी राम्रो छ तिमी राम्री छेउ तिम्रो बानी राम्रो छ पक्कै यो ठाउँको हावापानी राम्रो छ तिमी राम्री छेउ तिम्रो बानी राम्रो छ पक्कै यो ठाउँको हावापानी राम्रो छ सुनिरहन मन लाग्ने मिठो मधुर बोली सुनिरहन मन लाग्ने मिठो मधुर बोली अझ लट्ठी पार्ने तिम्रो जवानी राम्रो छ पक्कै यो ठाउँको हावापानी राम्रो छ बुझेका छौँ वातावरण सबैले भन्छन् बुझेका छौँ वातावरण सबैले भन्छन् यता नि राम्रो छ अनि उता नि राम्रो छ पक्कै यो ठाउँको हावापानी राम्रो छ न भिजाइ प्रिय अनमोल आँसु झारेर न भिजाइ प्रिय अनमोल आँसु झारेर बिग्रिएला है निर्दोष सिरानी राम्रो छ पक्कै यो ठाउँको हावापानी राम्रो छ पैसा कमाए भने म चलचित्र बनाउँछु पैसा कमाएँ भने म चलचित्र बनाउँछु छ तिम्रो जिन्दगीको कहानी राम्रो छ तिमी राम्रै छेउ तिम्रो बानी राम्रो छ पक्कै यो ठाउँको हावा पानी राम्रो छ पक्कै यो ठाउँको हावा पानी राम्रो छ अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले अत्यन्तै शृङ्गारिक गजल श्रवण गऱ्यौँ प्रतीक सङ्ग्रामीको तिमी राम्री छेउ तिम्रो बानी राम्रो छ पक्कै यो ठाउँको हावा पानी राम्रो छ आफ्नी प्रेमिकालाई त्यहाँको वातावरणमा घुलमिल भएको देखेर पुलकित हुनुभएको छ प्रतीक सङ्ग्रामी सबैले आफ्नो प्रेमिकाको तारिफ गरिदिँदा कुन चाहिँ प्रेमी खुसी हुँदैन होला र होइन र प्रतीक सङ्ग्रामीजी सबैले भन्छन् यता नै राम्रो छ उता नै राम्रो छ भनेर भनिदिँदाखेरि प्रत्येक सङ्ग्रामी अझ धेरै खुसी हुनुभएको छ यी आफ्ना गजलका शब्दहरूमा शिरहरूमा व्यवसायमा हामी एउटा साङ्गीतिक गजल अगाडि सार्छौँ पुनः केही बेर अगाडि श्रवण गरिएको जसको बाँकी गजलांश थाती राखेका थियौँ व्यवसायमा हुकुम थिमा ढल्कनको शब्दमा विष्णु भट्टको स्वर सङ्गीतमा हिजोसम्म थियो जिन्दगी ठाक जस्तो आज भाताभुङ्ग भयो चिताको राग जस्तो यही शब्दमा समायोजित साङ्गीतिक गजल अबको पुनश्चरण गर्नुहोस् साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्चमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो नेपालको पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेघार छ तपाईँले हामीलाई राप्ती र राप्तीका आसपासमा रहेका जिल्लाहरूमा अठासी दशमलव तिन मेघाहरू हर्ज मार्फत प्रत्यक्ष गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ हामीलाई इन्टरनेटका माध्यमबाट अनलाइन मार्फत हाम्रो पात्रमा गएर अनलाइन रेडियो नवीन संसार मार्फत यतिखेर श्रवण गर्दै हुनुहुन्छ र तपाईँले आज हामीलाई सुन्न छुट्याउनुभयो भने तपाईँले केही बेरपछि हामीले युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राखिदिनेछौँ त्यहाँ गएर तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ डाउनलोड लिङ्क हामीले त्यस भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछौँ त्यहाँ गएर तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ र आजको श्रृङ्खला सुन्न सक्नुहुन्छ र तपाईँले राप्ती आवाज च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ प्रत्येक सङ्ग्रामीका गजलहरू केही बाँकी नै छन् वसैमा वाचन गर्न चाहन्छु प्रत्येक सङ्ग्रामीको यो गजल पीडा के हो विपत्तिमा परेपछि थाहा भयो पीडा के हो विपत्तिमा परेपछि थाहा भयो आँखाबाट सधैँ आँसु झरेपछि थाहा भयो पीडा के हो विपत्तिमा परेपछि थाहा भयो आँखाबाट सधैँ आँसु झरेपछि थाहा भयो मान्छे चिच्याउँदा नाटक गरे झैँ लाग्थ्यो मान्छे चिच्याउँदा नाटक गरे झैँ लाग्थ्यो दर्द त घाउ म्हणून छारेपछि थाहा भयो आँखाबाट सधैँ हाँसु झरेपछि थाहा भयो म सोचिरहन्थे परदेशी जीवन सुखी हुन्छ म सोचिरहन्थेँ परदेशी जीवन सुखी हुन्छ दुःख त साथ समुद्र तरेपछि थाहा भयो आँखाबाट सधैँ आँसु झारेपछि थाहा भयो पागल किन हुन्छ भन्थे यो मायामा मान्छे पागल किन हुन्छ भन्थे यो मायामा मान्छे निष्ठुरीले विश्वासघात गरेपछि थाहा भयो आँखाबाट सधैँ आँसु झारेपछि थाहा भयो भन्थ्यो सङ्ग्रामीले जिउँदो लास कस्तो हुन्छ भन्थ्यो सङ्ग्रामीले जिउँदो लास कस्तो हुन्छ आफै जिउने आशाहरू मरेपछि थाहा भयो पीडा के हो विपत्तिमा परेपछि थाहा भयो आँखाबाट सधैँ आँसु झरेपछि थाहा भयो आँखाबाट सधैँ हाँसु झरेपछि थाहा भयो आदरणीय गजल मनहरू व्यवसायमा भाजन गरे पार्थिक सङ्ग्रामीको यो गजल अत्यन्तै मिठा शब्दमा गजल कोर्ने पार्थिक सङ्ग्रामीका गजलहरू वाचन गर्दा गर्दै समय सकिसकेछ तपाईँलाई पार्थिक सङ्ग्रामीका गजलहरू के कस्ता लागे जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझावहरू दिन नबिर्सन होला तपाईँले प्रत्येक सङ्ग्रामीलाई सामाजिक सञ्जालमा गए प्रत्येक सङ्ग्रामी भनेर खोज्नुहोला त्यहाँ तपाईँले उहाँलाई एड गर्न सक्नुहुन्छ र उहाँलाई प्रतिक्रिया सल्लाह सुझाव दिन सक्नुहुन्छ लौता आदरणीय गजल मनहरू यति जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्णप्रति हृदयदेखि नै आभारी छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला त्यसै गरी तपाईँ पनि स्रष्टा विशेष बनाएर आफ्ना गजलहरू सुनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई आफ्ना नौवटा गजल आफ्नो बारेमा पुरै जानकारी पठाउनु पर्ने हुन्छ जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजल पुञ्ज सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा राप्ती अञ्चल दाङ देउखुरी प्रगति प्रगतिनगर यसै ठेगानामा आफ्ना पत्रहरू पठाउन सक्नुहुन्छ आफ्नो नौवटा गजल र आफ्नो बारेमा पुरै जानकारी पठाउनुहोला त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल पुन्छ भनेर जहाँ चार हजारभन्दा बढी मित्रहरूले लाइक गरिसक्नु भएको एउटा सामाजिक सञ्जाल फेसबुक पेज भेटाउनुहुनेछ त्यहाँ गएर तपाईँले हामीलाई लाइक गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले हामीलाई त्यहाँ मेसेज गर्न सक्नुहुन्छ हामीलाई मेल गर्न चाहनुहुन्छ भने हाम्रो मेल ठेगाना रहेको छ एसपी माथवर एट द रेट जिमेल डट कम एसपिएमएटिएचए डब्लुओआर एट द रेट जिमेल डट कम यसरी तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँले आज हामीलाई सुन्न छुटाउनु भयो भने तपाईँले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाज मार्फत पनि तपाईँले सुन्न सक्नुहुन्छ तपाईँले युट्युबमा गएर राप्ती आवाज भनेर खोज्नु होला त्यहाँ गएर तपाईँले आजको एपिसोड भेटाउनुहुनेछ र श्रवण गर्न सक्नुहुन्छ लौ त मित्रहरू यिनै जानकारीहरू सँगसँगै अब भने हामी पर्ने हुन्छ यति बेलासम्म आफ्ना सिर्जनशील हस्तपुञ्जहरू सल्भलाई र प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र विक्रमलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै आजको वर्षबाट ओछिलिन्छ गजल पुञ्जको मालिक तपाईँकै भाइ छोरो साथी एसपी माथुर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कति खुला फुछन् कि झ्याल ढोका बाँध्न जानुहोस् गर्मीको मौसम छ राति तिर्खा लाग्न सक्छ छेउमा कडोमा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खाना बिर्सिनुभयो कि औषधि खानुहोस् तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै पार्थिक सङ्ग्रामी कोहीले अत्यन्तै चर्चामा रहेको यही गजल वाचन गर्दै बिदा हुन्छु भन्नुहुन्छ हाम्रा बाली कुरो कहाँ मिल्छ भन्नुहुन्छ हाम्रा बाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ भन्नुहुन्छ हाम्रा बाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ भाउजू माओवादी दादाले चाहिँ फेरि भाउजू माओवादी दादाले चाहिँ फेरि रापरपामा भोट हाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ दिदी राष्ट्रिय जनमुक्तिमा भेनाले उता दिदी राष्ट्रिय जनमुक्तिमा भेनाले उता वैद्यतिर हामफाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ ज्वाइँ पहाडी हुनाले छिर्नै दिन छोडे ज्वाइँ पहाडी हुनाले छिर्नै दिन छोडे मधेसतिर ससुराले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ घर परिवार एक नहुँदा छोराछोरीहरू घर परिवार एक नहुँदा छोराछोरीहरू नयाँ शक्ति बन्न थाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ भाइ भाइ बिचमा युद्ध चर्किएको हेर्दै भाइ भाइ बिचमा युद्ध चर्किएको हेर्दै रमाउँछ वाले कुरो कहाँ मिल्छ भन्नुहुन्छ हाम्रा बाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ त काङ्ग्रेस म एमाले कुरो कहाँ मिल्छ जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी